समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा नेकपा मालेको महासचिवमा पुनः सिपी मैनाली चयन हुनुभएको भएको छ ललितपुरमा भएको मालेको छैटौं राष्ट्रिय सम्मेलनले चयन गरेको केन्द्रीय कमिटिको पहिलो बैठकले मैनालीलाई पुनः महासचिवमा चयन गरेको माले जनाएको छ बैठकले नौ सदस्यीय पोलिट ब्युरो पनि चयन गरेको छ पोलिट ब्युरोमा एनपी आचार्य डम्बर श्रेष्ठ कुमार बेलबासे गोपालमणि गौतम खगेन्द्र प्रसाई गीता खड्का दिननाथ घिमिरे र गोविन्द के के हुनुहुन्छ माले थ्रेसहोल्ड शून्य दशमलव पाँच प्रतिशत राख्न माग गरेको छ त्यस्तै मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने र चारदलीय दलीय संयन्त्र विघटन गर्नुपर्ने माग माले गरेको छ राष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सफल बनाउन सम्बन्ध निकायका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ सो कार्यक्रमसँग सम्बन्धित सरकारी निकायका उच्च अधिकारीसँग आज राष्ट्रपति निवासी निवासमा भएको छलफलमा उहाँले सबैले आ आफ्नो स्थानबाट यथोचित योगदान दिए आगामी दिनमा सो कार्यक्रम सफल बनाउन आग्रह गर्नुभएको भएको छ छलफलमा अर्थमन्त्री शंकर प्रसाद कोइराला सहित सम्बन्धित अन्य मन्त्रालयका मन्त्री सचिवहरू र राष्ट्रपतिका सल्लाहकारहरूको उपस्थित थियो वन तथा भू संरक्षण मन्त्रालयका सचिव कृष्ण चन्द्र पौडेलले चुरे संरक्षण कार्यक्रमको गतिविधि र प्रगतिबारे अवगत गराउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले निर्वाचनको वातावरण निर्माण गरी मिति घोषणा गर्न सरकार आतुर रहेको बताउनु भएको छ कोटेश्वर महादेव क्षेत्र विकास समाजले आज गरेको कार्यक्रममा रेग्मीले समयमै निर्वाचन सम्पन्न गराउनेकै लागि निर्वाचन अध्यादेशलाई अन्तिम रूप दिन सरकारले विभिन्न दलसँग छलफल गरिरहेको बताउनु भएको छ छिट्टै मिति घोषणा हुने उहाँको भनाइरहेको छ सबै दलको सहभागिता र समावेशी शीतलतालाई सुनिश्चित गर्दै भइरहित वातावरणमा निर्वाचन गराउने सरकारको एकमात्र लक्ष्य रहेको उल्लेख गरेको उहाँले बताउनु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन बन्द सत्रमा नीतिगत प्रस्तावमाथि छलफल भइरहेको छ राजपाका सह अध्यक्ष प्रकाश चन्द्र लोहनीले राख्नुभएको राजनीतिक प्रस्ताव र राप्रपा महामन्त्री परशुराम खापुङले पेश गर्नुभएको विधान संशोधन मस्यौदामाथि छलफल भइरहेको छलफलमा सहभागीहरूले आलो पालो नेतृत्वका विषयमा असहमति जनाएका छन् राजधानीको भाटभटिनीमा रहेको पार्टी प्यालेसमा जारी महाधिवेशनको बन्द सत्रमा जनजाति महिला दलित मधेसी सम्बन्धी छुट्टा छुट्टी कार्यपत्र पनि पेश गरिएका छन् कार्यपत्र प्रस्तुत भएपछि समूह विभाजन गरी छलफल गरिएको प्रचार समितिका संयोजक किरण गिरीले जानकारी दिनुभएको छ पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलिदेखि निर्वाचन प्रक्रिया शुरू हुने कार्यक्रम छ विधानमा अध्यक्ष एक उपाध्यक्ष तीन महामन्त्री तीन सहायक महामन्त्री पाँच प्रवक्ता एक सहप्रवक्ता एक कोषाध्यक्ष एक गरी एक सय सात सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ महाधिवेशनमा देशभरका साढे बाइस सय प्रतिनिधिहरू सहभागी छन् नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन भोलि सकिनेछ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले निर्वाचनको मिति घोषणा गर्न नसक्नु सरकारको कमजोरी भएको टिप्पणी गर्नु भएको छ भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता महतले केही दलहरूले आपत्ति जनाए भन्दैमा अल्मलिएर बस्न उचित नभएको बताउनुभयो सरकारले निर्वाचन सम्बन्धी विधेयकमा अध्यादेश जारी नगरेकाले निर्वाचनको मिति घोषणा हुन ढिलाइ भएको भन्दै उहाँले केही दलले विरोध गर्दैमा खुट्टा कमाउन नहुने तर्क गर्नुभयो निर्वाचनको मिति घोषणा गरेपछि सबै निर्वाचन निर्वाचनको माहौलमा होमिने विश्वास व्यक्त गर्दै नेता महतले सरकारले आँट गरेर अध्यादेश जारी गरी मिति घोषणा गर्नुपर्नेमा जोड़ दिनुभयो थ्रेसहोल्डको कायम कायम नगरे देशमा अराजकता निम्ति नै उहाँको ठोकुवा थियो उहाँले संविधान सभामा हुने सीट संख्या विगतको जस्तो ठूलो नबनाई नेपालको अर्थतन्त्रले पनि थेग्न सक्ने बनाउनु पर्ने बताउनु भएको छ सानो मुलुकले ठूलो संविधान सभा धान्न नसक्ने उहाँको भनाइ थियो इराकमा भएका छुट्टा छुट्टै बम हमलामा अस्सी भन्दा बढीको मृत्यु भएको छ विस्फोटमा एक सय भन्दा बढी घाइते भएका छन् दियाला प्रान्तको राजधानी क्युबा स्थित एक मस्जिदमा भएको विस्फोटमा एकचालिस जनाको ज्यान गएको छ विस्फोटमा पैंतालिस जना घाइते भएका छन् मस्जिदमा प्रार्थना भइरहेको समयमा आत्मघाती हमला भएको बीबीसीले जनाएको छ त्यस्तै पश्चिमी बगदादको अमिरिया स्थित एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा उन्नाइस जनाले ज्यान गुमाएका छन् त्यस्तै उत्तरी इराकको एक मस्जिदमा भएको आत्मघाती हमलामा बाह्रजनाको मृत्यु भएको छ पच्चिस भन्दा बढी घाइते भएका छन् सबै विस्फोटमा सुन्ने मुस्लिमहरूको संलग्नता रहेको अनुमान गरिएको छ यसैबीच पाकिस्तानको खैबर पक्चुन पख्थुनख्वा प्रान्तको मलाकन्द कस्बेमा रहेका दुई मस्जिदमा भएका बम हमलामा बाह्रजनाको मृत्यु भएको छ विस्फोटमा पच्चिस भन्दा बढी घाइते भएका छन् मलाकन्द कस्बेको बज्रा बाहला क्षेत्रमा एकैसाथ दुई मस्जिदमा विस्फोट भएको थियो र Indian premier league IPL cricket अन्तर्गत आजको पहिलो खेलमा मुम्बई इन्डियन्स र किङ इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुँदैछ छैटौं स्थानमा रहेको किङ्स इलेभेन पन्जाबले शीर्ष स्थानको मुम्बई इन्डियन्सको सामना गर्न लागेको हो पन्ध्र खेल खेलेको मुम्बईको बाह्र अङ्क छ भने बाइस अङ्क छ भने समान खेल खेलेको पन्जाबको बाह्र अङ्क छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र पाँचौँ स्थानको रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ उपाधि होडका लागि आज बेङ्गलोरले चेन्नईलाई पराजित गर्नुपर्नेछ भने उसले हैदराबादको खेल पनि कुर्नुपर्ने हुन्छ यदि हैदराबादले खेल हारेको खण्डमा ओ उपाधि होडबाट बाहिरिनेछ पन्ध्र खेलबाट चेन्नईको बाइस अङ्क छ भने समान खेल खेलेको बेङ्गलोरको सोह्र अङ्क छ हवस् त अपरान्न